नेपाली राष्ट्रिय गानका संगीतकार अम्बर गुरुन अचेत अवस्था अत्यन्त क्रिटिकल मन्त्री शर्माले एलडिओको सरुवा रोकिन् सिडिओ सरुवामा आँखा चिम्लिन् अर्को नाम अर्को आम चुनाव गराएपछि मात्रै वर्तमान सरकार परिवर्तन हुने प्रधानमन्त्रीको दावी लिबियाको तटमा एक सय बत्तीसजना प्रवासीका सब भेटी अफगानिस्तानमा विद्रोहीको एम्बुसमा परि एक पत्रकारको मृत्यु र गणतन्त्र नेपाल गणतान्त्रिक खेलकुद महासंघ अध्यक्षमा जयेन्द्र बहादुर चन्द निर्विरोध निर्वाचित प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म वीरेन्द्र खबर अब विस्तारमा सुन्नुहोस् नेपाली राष्ट्रिय गानका संगीतकार एवं वरिष्ठ संगीतकार अम्बर गुरूङको अवस्था अत्यन्त क्रिटिकल बनेको छ गुरूङलाई ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखिएको छ अस्पतालमा रहेका अमरका जेठा छोरा किशोर किशोर गुरूङ अनुसार अम्बर गुरूङको अवस्था अत्यन्त चिन्ताजनक रहेको अस्पताल परिसरमा उनको शुभेच्छुक पत्रकार एवं फिल्म निर्देशक प्रकाश स्यामीले जानकारी दिएका छन् सामान्य प्रशासन मन्त्री रेखा शर्माले केही दिन अघि गृह मन्त्रालयका जना उपसचिवको सरुवाबारे आफूलाई औपचारिक जानकारी नभएको बताएकी छन् स्थानीय विकास मन्त्री कमल थापाले सरुवा सिफारिश गरेका स्थानीय विकास अधिकारीको सरुवा रोकेकी मन्त्री शर्माले आफ्नै पार्टीका गृहमन्त्री बहादुर बस्नेतले गरेको सीडीओको काज सरुवामा भने आँखा चिम्लेकी हुन् प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सीडीओ सरुवा नगर्न र गरे पनि सल्लाह गरेर मात्र गर्न निर्देशन दिए पनि गृहमन्त्री बस्नेतले सरुवा गरेका सिडिओहरू सम्बन्धित जिल्लामा हाजिर भइसकेका छन् काज सरुवा भएका जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्बन्धित जिल्लामा हाजिर भइसकेको गृह मन्त्रालयले जनाएको छ मन्त्रालयका सहसचिव चक्र बुढाले काज सरुवा गर्न सामान्य मन्त्रालयको स्वीकृत नचाहिने भएकाले सिडिओहरू खटाएको जिल्लामा गइसकेको बताएका छन् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को आम चुनाव गराएपछि मात्रै वर्तमान सरकार परिवर्तन हुने दावी गरेका छन् काठमाडौँ विश्वविद्यालयको बहत्तरौं सिनेट बैठकमा सहभागी भएपछि आज काभ्रेको धुलीखेलमा संचारकर्मीहरूसँग कुरा गर्दै उनले दुई हजार चौहत्तर सालको मागमा चुनाव गराएपछि मात्रै यो सरकार परिवर्तन हुने जिकिर गरेका छन् त्यसअघि विश्वविद्यालयको बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौँ विश्वविद्यालयबाट अन्य विश्वविद्यालयहरूले पनि सिक्नुपर्ने बताएका थिए भूकम्पमा क्षति भएका मध्ये आठ हजार एक सय निजी आप्रवास पुननिर्माणका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरण शहरी विकास मन्त्रालय र पाँचवटा गैर सरकारी संस्थाबीच त्रिपक्षीय सम्झौता भएको छ सम्झौता अनुसार नेपाल रेडक्रस सोसाइटीले छ हजार हेल्बेटास नेपालले एक हजार समारिटन्स पर्सले पाँच सय यस्तै हाउ वेट फर ह्युम्यानिटीले तीन सय पचास र इडिब्लु e e, ले दुई सय पचासवटा निजी आप्रवास पुननिर्माण गर्नेछन् सम्झौता भएका संघ संस्थाले घरधनीले नै घर बनाउने गरी बैंक खाता मार्फत प्राधिकरणले जारी गरेको अनुदान वितरण कार्यविधि दुई हजार बहत्तर बमोजिम आप्रवास निर्माण गर्नेछन् त्यस्तै विभिन्न गैर सरकारी संस्थाहरूले विद्यालय पुननिर्माणका लागि शिक्षा मन्त्रालयमा रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई मार्फत सम्झौता गरिरहेको पनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ मुलुकमा पर्याप्त विदेशी लगानी भित्रिन नसकेको गुनासो आइरहेका बेला छिमेकी मुलुक चीनका मात्र नौ सय तीस उद्योगले पच्चीस अर्ब अडतालिस करोड अस्सी लाख रूपियाँ भन्दा बढी लगानी गर्न स्वीकृत प्राप्त गरेका छन् विश्व बजारमा लगानी मार्फत प्रवेश गर्दै आएको चीनको लगानीबाट देशमा झण्डै पैंतालिस हजार आठ सय उनासाठी रोजगारी सिर्जना हुने उद्योग विभागले जनाएको छ नेपालमा विक्रम सम्बत दुई हजार छयालिसदेखि हालसम्म विश्वका कुल सतासी देशले जम्मा तीन हजार पाँच सय अठहत्तर उद्योग दर्ताका लागि स्वीकृत प्राप्त गरेका छन् भने त्यसमध्ये सबैभन्दा बढी चीनका उद्योग रहेका छन् विदेशी उद्योगको जम्मा लगानी एक खर्ब बयानब्बे अर्ब चौरानब्बे करोड़ नब्बे लाख रूपियाँको छ भने उक्त लगानीबाट दुई लाख चौध हजार एक सय एक्काइस रोजगारी सिर्जना भएको अनुमान छ विदेशी उद्योगलाई प्रोत्साहन गर्न दर्ता प्रक्रियाका बारेमा जानकारी दिने उद्देश्यले विभागले निकट भविष्यमै विज्ञ मार्फत निशुल्क परामर्श सेवा दिन डेस्क स्थापना गर्ने विभागका निर्देशक रुद्रबहादुर मल्लले जानकारी दिनुभयो बारा जिल्ला अदालतमा आज दिउँसो कर्मचारी र कानून व्यवसाय बीच कुटाकुट भएको छ जिल्ला कानून सहायता समितिका कानून व्यवसायी तथा अधिवक्ता नागेन्द्र राउत र फाट नम्बर का नायब सुब्बा अरविन्द अदालत अदालतभित्रै कुटाकुट भएको हो मालपोत कार्यालयबाट कागज झिकाउने विषयमा विवाद भएपछि राउत र बीच कुटाकुट कुटाकुट भएको प्रत्यक्षदर्शीले बताएका छन् नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष परमहंस केशरीले अदालतका कर्मचारी कसु बाहले जग्गा सम्बन्धी मुद्दामा आवश्यक कागजात झिकाउन मालपोत कार्यालयलाई पत्र लेख्नुको सट्टा सेवाग्राही मार्फत कानून व्यवसायी राउतलाई बोलाएर अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेपछि कुटाकुट भएको बताउनुभयो जिल्ला अदालत श्रेष्ठद्वार श्रेष्ठदार मोहन सुवेदीले भने कर्मचारी र कानून व्यवसायी बीच विवाद भएपछि सामान्य हात हालहाल भएको बताउनुभयो गोर्खा फुजेलकी माया अधिकारीले आफ्नो छोराको हत्याराहरूलाई कारवाही गर्न सरकार र न्यायालयसँग माग गरेकी छिन् लामो समयदेखि वीर अस्पतालमा अनसनमा रहेकी अधिकारीले आज अस्पतालमै पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतको फैसलाको कार्यान्वयन नभएको भन्दै चाँडै दोषीलाई कारवाही गर्न माग गरिन् दुई हजार एकसठी साल जेठ चौबिस गते गंगामायाका कान्छो छोरा कृष्ण प्रसादलाई माओवादी कार्यकर्ताले चितवनमा हत्या गरेका थिए आफूहरूले उक्त हत्यामा किटानी जाहेरी ग... दिएका छविलाल पौडेल र रुद्र आचार्यले अहिले पनि खुला मन खुलमखुल्ला हिँडिरहेको भन्दै गंगामायाले हत्याराहरूलाई चाँडै कानूनको कठा घरामा उभ्याउन माग गरिन् सो अवसरमा मानव अधिकार कर्मी चरण प्रसाई माओवादी पार्टीका गृहमन्त्री भएको मौका छोपेर कृष्ण प्रसादको हत्यारा सम्बन्धी मुद्दालाई कमजोर बनाउन खोजिएको दावी गरे छोराको हत्यारालाई कारवाहीको माग गर्ने क्रममै गंगामायाका श्रीमान नन्द प्रसादको दुई साल असोज छ गते अनसनकै सिलसिलामा निधन भएको थियो काठमाडौँको वायु प्रदूषण विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा पाँच गुणा बढी भएको पाइएको छ आज राजधानीमा गरिएको कार्यक्रममा काठमाडौँको वायु प्रदूषणलाई समयमै नियन्त्रण नगरे काठमाडौँवासीको स्वास्थ्यमा गम्भीर असर पर्ने चेतावनी दियो कार्यक्रममा सहभागी वक्ताहरूले पछिल्लो समयमा वायु प्रदूषणका कारण काठमाडौँमा अस्पतालहरूमा श्वास प्रश्वास र मुटुरोगीहरूको संख्या उल्लेखीय रूपमा बढेको बताएका हुन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद अनुसार उपत्यकामा बस्ने हरेक मानिस वायु प्रदूषणको शिकार भइरहेका छन् परिषदको अध्ययन अनुसार उपत्यकामा घरभित्रै बस्ने मानिसमा पनि फोक्सो मुटु आँखा र छालाका रोगहरूको जोखिम बढेको छ महिला मुक्ति समाज डडेलधुराद्वारा सञ्चालित महिलाको न्यायमा पहुँच तथा क्षमता विकास कार्यक्रम अन्तर्गत नगरपालिका स्तरीय महिला निगरानी समूहको कानूनी मान्यता सम्बन्धी अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ पद्मा भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अमरगढी नगरपालिकाका कार्यकारी अधिकृत मातृका प्रसाद भट्टराई रहनु भएको थियो उक्त कार्यक्रममा राजनैतिक दल नगर कमिटिका संयोजकहरू र महिला अधिकार कर्मीहरूको उपस्थिति रहेको थियो कार्यक्रमको सञ्चालन महिला मुक्ति समाज डणेलधुराकी ज्ञानु सिजापेतीले गर्नु भएको थियो भने कार्यक्रमको बारेमा जिल्ला कार्यक्रम संयोजक अनिल लामाले प्रश्न पार्नु भएको थियो सत्तरौं राष्ट्रिय सरसफाई सप्ताहका अवसरमा मणिलेक उच्च मावि चिपुर डडेलधुरामा आज मावि स्तरीय हाजिर जवाब प्रतियोगिता सम्पन्न भएको छ घर घरमा चर्पी घर घरमा सफा चर्पी हामी जिम्मेवार स्वच्छ पानी स्वस्थ बानी हाम्रो सरकार भन्ने मुख्य नाराका विषयमा वक्तित्व कला सम्पन्न गरिएको हो आइतबार छलफल तथा अन्तर्क्रिया सम्पन्न गरिएको र आज विद्यालय सेवा क्षेत्रभित्र नारासहित विद्यालयको हाताभित्र सरसफाई समेत गरिएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका ग्रामीण स्वास्थ्य प्रबन्धक हेमाचन्दले बताउनु भएको छ भक्तित्व कला प्रतियोगितामा कविन्द्र भट्ट प्रथम पूजा रैकाल द्वितीय र लक्ष्मी कठायत तृतीय भएका छन् यसै सागर एयर प्रमोद विष्ट गायत्री चटौत र चतुर्भुज विष्टले सान्त्वना स्थान हासिल गरेका छन् प्रतियोगिताको निर्णायक मण्डलमा सिद्धराज ओझा आशिष भाट र हरिप्रसाद पन्त रहनु भएको थियो विद्यालयका प्रधान राजेन्द्र प्रसाद चटौतको सभापतित्वमा सम्पन्न कार्यक्रम को सञ्चालन देवेन्द्र पाठकले गर्नुभएको थियो सोही अवसरमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका फिल्ड कार्यक्रम संयोजक गोविन्द राज फुलाराले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो डोटीको चवारा चौतारा गाविसमा रहेको चनुकाडा आयुर्वेद औषधालय गएको साता महिनादेखि बन्द छ कार्यालय सहयोगी मिनबहादुर बमले अवकाश पाएपछि कार्यालय बन्द भएको हो कार्यालय सहयोगी बमकै भरमा चलिरहेको औषधालय चलिरहेको थियो स्थानीय बासिन्दाका अनुसार कार्यालय गएको सात महिनादेखि बन्द रहेको हो एकजना कविराज एकजना वैद्य दुईजना कार्यालय सहयोगीको दरबन्दी रहेको औषधालयमा महिनौदेखि बन्द रहँदा समेत खोल्नेतर्फ कसैले ध्यान नदिएको स्थानीय बासिन्दाको आरोप छ भोकटान क्षेत्रका आठवटा गाविसको सेवा केन्द्र रहेको औषधालय बन्द भएपछि दीर्घ रोगी दम बाथरोगको समस्या भएका बिरामीहरू मार्कामा परेको चनुकाडाका स्थानीय हेम हेमबमले बताउनुभयो दैनिक दसदेखि पन्ध्रजनाले सेवा लिने कार्यालय बन्द भएपछि संरक्षणको समेत अभाव भएको छ ढोटीको आदर्श गाविस मानिएको चवरा चौतारामा स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय बन्द हुँदा समेत यहाँका राजनीतिक दल कुनै ध्यान राजनीतिक दलको कुनै ध्यान नगएको स्थानीय शेरबहादुर बमले बताउनुभयो लिबियाको तटमा एक सय बत्तीसजना आप्रवासीको शव फेला परेको छ चार दिनभित्रमा लिबियाको पश्चिमी तटमा युरोप प्रवेश गर्ने प्रयासमा ज्यान गुमाएका एक सय बत्तीसजना आप्रवासीको शव फेला परेको रेड क्रिस्चियन तथा स्थानीय अधिकारीले बताएको समाचार संस्था एएएफपीले जनाएको छ जुबा राहा र मेल्टीटाहा बजारको समुद्री तटमा सप फेला परेको हो गएको बिहिबारदेखि अहिलेसम्म जुबाराहामा एक सय उनातिस जनाको सप फेला परेको रेड क्रिसियनका प्रवक्ताले बताए यस्तै मेल्टीटाहाको ग्यास प्लान्ट नजिकै तीनजनाको शव भेटिएको छ समुद्रको बाटो हुँदै युरोप प्रवेश गर्न चाहने धेरै आप्रवासीको डुङ्गा दुर्घटनामा परेर ज्यान जाने गरेको छ यो क्रममा यस वर्ष पनि कायमै छ अफगानिस्तान अफगानिस्तानको हेलमन्ड प्रान्तमा भएको आक्रमणमा एकजना अमेरिकी फोटो पत्रकारको मृत्यु भएको छ अमेरिकाको नेशनल पब्लिक रेडियोले दक्षिण अफगानिस्तानमा विद्रोहीले थापेको एम्बुसमा परेर फोटो पत्रकार डेभिड गिल्के र उनका अनुवादक जबी उल्लाह तमन्नाको मृत्यु भएको जनाइएको छ उनीहरू सेनासँगै त्यहाँ पुगेका थिए उनीहरू चढेको गाडीमा विद्रोहीले गोलाबारी गरेको र त्यसपछि आगलागी भएको बताइएको छ आक्रमणमा गाडी चालक अफगानिस्तान अफगानिस्तानी सेनाको समेत मृत्यु भएको छ र नेपाल गणतान्त्रिक खेलकुद महासंघ अध्यक्षमा जयन्द्र बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् चन्द सहित जना कार्य समिति सदस्य निर्विरोध चयन भएका छन् राष्ट्रिय खेलकुद परिषद राखेपा स्थित सेमी सेमी भर्डमा सेमी गभर्नमा यसलाई फेरि सुन्नुहोस् राष्ट्रिय खेलकुद परिषद राखेपा स्थित सेमी कवर्ड हलमा आइतबार भएको साधारण सभाले उपाध्यक्षमा विमला पौडेल महासचिवमा नरबहादुर पुन सचिवमा प्रेमनाथ श्रेष्ठ र कोषाध्यक्षमा सीबी सिंह निर्विरोध चयन भएका हुन् त्यस्तै अन्य सदस्य पनि निर्विरोध चयन भएका छन् पचहत्तर जिल्लाका प्रतिनिधिहरूले पैंचालिस सदस्य कार्य समितिलाई दुई वर्षको लागि निर्विरोध चयन गरेका हुन् जसमा तेत्तीस जना निर्विरोध चयन भएका छन् भने जना मनोनित हुन बाँकी छ निर्विरोध चयन भएसँगै चन्दले अध्यक्षतामा निरन्तरता पाएका छन् यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षक पुनः एकपटक नेपाली राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङ अचेत अवस्था अत्यन्त क्रिटिकल मन्त्री शर्माले एलडिओको सरुवा रोकिन् सिडिओ सरुवामा आँखा चिम्लिन् अर्को आम चुनाव गराएपछि मात्रै वर्तमान सरकार परिवर्तन हुने प्रधानमन्त्रीको दावी लिबियाको तटमा एक सय बत्तीसजना प्रवासीका सब भेटी अफगानिस्तानमा विद्रोहीको एम्बुसमा परि एक पत्रकारको मृत्यु र नेपाल गणतान्त्रिक खेलकुद महासंघ अध्यक्षमा जयेन्द्र बहादुर चन्द निर्विरोध निर्वाचित अवस्था समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी भूपेन्द्र विष्टलाई धन्यवाद यो सँगै आजका लागि हाम्रा सम्पूर्ण समाचार बुलेटिनको समय सकिएको छ आजलाई समाचार बुलेटिनबाट समाचार कक्षका सबैजना बिदा हुन्छौ नमस्कार